पश्चिम सेतीबारे चिनिया कम्पनीलाई सरकारको चेतावनी कम्पनीलाई अल्टिमेटम सहितको पत्र पठाउने तयारी चमेलियाको सुरुङ खन्न अब सोह्र मिटर मात्रै बाँकी आठ अर्बमा बन्नुपर्ने आयोजनाको लागत पन्ध्र अर्ब पुग्यो अछाम र कञ्चनपुरका सबै क्याम्पसमा सोभियो चुनाव अनिश्चित डडेलद्रा बहुमुखी क्याम्पस डडेलद्राका विद्यार्थी नेताहरू भने प्रचार प्रसारमा र छामको छाउपडी गोठमुक्त गाविसमा पचास प्रतिशत महिलाहरू अझै छाउपडी गोठमा चीन र भारतको मानिने दार्चुलामा बृहत पर्यटन महोत्सव हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु पश्चिम सेती जलविद्युत आयोजना निर्माणका विषयमा पछिल्लो समय चिनिया कम्पनी त्रिगर्जेजले कुनै जवाब नपठाएको भन्दै लगानी बोर्डले अल्टिमेटम सहितको पत्र पठाउने भएको छ गत तीन माघमा नेपाल विद्युत प्राधिकरण र थ्रिगर्जेस इन्टरनेसनल कर्पोरेसन बीच पश्चिम सेती आयोजना निर्माणका लागि संयुक्त उपक्रम सम्झौता अर्थात् जेबीएमा प्रारम्भिक हस्ताक्षर भएको थियो त्यसपछि जेबीएलाई थ्री बोर्डले पारित गर्नुपर्ने थियो तर बोर्डले उक्त जेबीएलाई पारित गरेको हो वा होइन भन्ने बारेमा थ्री गर्जेजले नेपाल सरकारलाई अहिलेसम्म कुनै जानकारी गराएको छैन लामो समय यसरी कुनै जानकारी नगराउँदा पश्चिम सेतीका निर्माण प्रक्रिया थ्री गर्जेजले अघि बढाउने हो या होइन भन्नेमा अन्यौता थपिएको छ आजभन्दा एक्काइस वर्ष अघि नै अस्ट्रेलियाको स्मै कम्पनीले पश्चिम सेती आयोजना निर्माणको जिम्मा लिएको थियो तर दस पटकसम्म इजाजत पत्र नवीकरण गर्दा पनि काम अघि नबढेपछि सरकारले उसको इजाजत रद्द गरेको थियो लगानी बोर्डले पटक पटक नयाँ का बारेमा माग गर्दै चिनिया कम्पनीलाई पत्राचार गरिसकेको छ तर थ्री गर्जेजले लगानी बोर्डलाई पनि कुनै जानकारी गराएको छैन बोर्डका प्रवक्ता मधुसूदन भट्टराईका अनुसार अब लगानी बोर्डले अन्तिम म्याद राखेर अल्टिमेटमसहित जवाब माग्न लागेको छ उनले भने पटक पटक हामीले यसबारेमा के के भयो भनेर जानकारी मागेका छौं तर कुनै जानकारी आएको छैन त्यसैले अब भने म्यादै तोकेर जवाब माग्न लागेका छौँ सन् उन्नाइस सय त्रियानब्बेमा स्थापना भएको थ्री गर्जेज पूर्ण सरकारी स्वामित्वको चिनिया कम्पनी हो यसले सन् दुई हजार बिस सम्म विश्वभरि सत्तरी हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ यसले चीनमा विश्वकै ठूलो बाइस हजार मेगावाटको आयोजना निर्माण गरिसकेको छ लामो समयसम्म जवाफ नआएपछि ऊर्जा मन्त्री जनार्दन शर्माले चिनिया राजदूतावास मार्फत श्री गर्जेजलाई तुरन्त जवाफ पठाउन भनिरहेका छन् ऊर्जा मन्त्रालयले पटक पटक जेबिए बोर्डबाट पास भए नभएको बारेमा जानकारी मागिरहेको छ तर त्रिगर्जेजले यसबारे कुनै पनि जवाब दिएको छैन नेपाल विद्युत प्राधिकरणसँग भएको सम्झौता यसको बोर्डले पास गर्नुपर्छ यो जेबिएलाई बोर्डले पास गरेपछि मात्रै निर्माण अघि बढ्ने विश्वास गर्न सकिन्छ तर जेबिए हालसम्म पास भएको कुनै सूचना नआएपछि पश्चिम सेती आयोजना फेरि अन्यलमा रुमलिएको छ अहिलेसम्म थ्री गर्जिजको प्राविधिक टोलीले आयोजना स्थलको भौगर्भिक अध्ययन गरिसकेको छ टोलीले आयोजनाले प्रभावित गर्ने पश्चिम सुदूरपश्चिमका डोटी बैतडी बझाङ र डडेलधुराको पनि अध्ययन गरेको छ कुल एक खर्ब पचास अर्ब रुपैयाँ लागत अनुमान गरिएको पश्चिम सेती जलविद्युत आयोजनामा बोर्डबाट जेबिए पास नभएकाले लगानीकर्ता खन्नेदेखि अन्य कामहरू समेत अहिले रोकिएका छन् दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको अब सोह्र मिटर मात्रै सुरुङ खन्न बाँकी रहेको छ कुल तीस मेगावाटको चमेलिया जलविद्युत आयोजना अहिले चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजिसीले निर्माण गरिरहेको छ आइतबारसम्म पच्चिस मिटर रक ट्रापिङको काम सम्पन्न भइसकेको छ पैसठी मिटरमा गर्नुपर्ने रक ट्रापिङको काम पनि अहिले अघि बढेको छ कुल आठ सय त्रिचालिस मिटर लामो सुरुङमध्ये सोह्र मिटर मात्रै खन्न बाँकी रहेको आयोजना प्रमुख अजय दाहालले जानकारी दिएका छन् उनले भने आठ सय त्रिचालिस मिटरमध्ये अब हामीले सोह्र मिटर मात्रै सुरुङ खन्न बाँकी छ अन्य काम पनि द्रुत गतिमा भएको छ अबको आठदेखि दस दिनभित्र जेनेरेटर जडान गरिने दाहालले बताएका छन् आयोजनाले आगामी डिसेम्बरमा यसबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना बनाएको छ आगामी सेप्टेम्बरसम्म लगभग सुरुङको सबै काम सकिने दाहालले बताएका छन् दार्चुलाको शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको निर्माण सन् दुई हजार सातदेखि सुरु भएको थियो तर लेखा समितिले भ्रष्टाचार भएको आशंकामा काम रोक्न निर्देशन दिएपछि लगभग एक वर्ष निर्माण रोकिन पुगेको थियो कुल छ मिटर सुरुङ खनेको समयमा दुई मिटर भने खुम्चिएको थियो संसदको सार्वजनिक लेखा समितिले भेरिएसन मूल्याङ्कनमा भ्रष्टाचार भएको भन्दै बीचमै काम रोक्न निर्देशन दिएको भएको थियो सन् दुई हजार पन्ध्रको फेब्रुअरी दसदेखि बन्द भएको सुरुङ मर्मतको काम सन् दुई हजार सोह्रको सेप्टेम्बर अठाइसबाट मात्रै सुरु भएको थियो अहिले खुम्चिएको र बाँकी रहेको सुरुङको निर्माणको काम द्रुत गतिमा अघि बढाइएको छ अहिलेसम्म कुनै खालका समस्याहरू नदेखिएका कारण समयमै काम सकिने दाहालले बताएका छन् ऊर्जा मन्त्रालयले गत बाइस सेप्टेम्बरमा नयाँ कार्यसूची दिई सन् दुई हजार सत्रको डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो दाहालका अनुसार यस आयोजनाको कुल लागत पन्ध्र अर्ब छ करोड रुपैयाँ रहेको छ सरकारी व्यवस्था ठेकेदार र परामर्शदाताको लापरवाहीका कारण आठ अर्ब रुपैयाँमा बन्नुपर्ने आयोजनाको लागत पन्ध्र अर्ब पुग्न गएको हो अछामका सातवटै क्याम्पसमा सबै चुनावी अनिश्चित भएको छ विद्यार्थी सङ्गठनहरूबीच कुरा नमिल्दा जिल्लाका तीनवटा क्याम्पसमा तालाबन्दी भएकाले जिल्लाका सबै क्याम्पसमा चुनाव अनिश्चित भएको हो जिल्ला सदरमुकाम मंगलसेनमा रहेको छाम बहुमुखी क्याम्पसमा अनि तथा जनता बहुमुखी क्याम्पस बैलपाटा र जनशिखा क्याम्पस मेललेखमा अखिल क्रान्तिकारले तालाबन्दी गरेको छ कमल बजार बहुमुखी क्याम्पसमा भर्ना खुलिरहेको र पञ्चदेवल क्याम्पसमा सञ्चालक समिति नहुँदा चुनाव अनिश्चित भएको हो यसैबीच उता कैलाली बहुमुखी क्याम्पसबाट प्रहरले विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केही कार्यकर्ताहरूलाई पक्राउ गरेको छ क्याम्पसमा खोलिएको सोबियु निर्वाचन कार्यालयमा तालाबन्दी गर्न खोजेपछि प्रहरले त्यसलाई रोकेको विरोधमा क्रान्तिकारीका युवाहरूले प्रहरीमाथि नै हातपात गर्न खोजेका थिए जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन चन्दले विद्यार्थीहरूले निर्वाचन बिथोल्न तालाबन्दी गर्ने प्रयास गरेपछि प्रहरले रोक्न खोजेको र प्रहरीमाथि नै जाइ लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको बताएका छन् नियन्त्रणमा लिएकाहरूमा अखिल क्रान्तिकारी विप्लवका कैलाली बहुमुखी क्याम्पस इकाई सभापति शङ्कर खाती उपसभापति गणेश भाट सदस्यहरू हेम भण्डारी सुरेन्द्र धामी र योगेश साउद रहेका छन् प्रहरी परीक्षक चन्दका अनुसार प्रहरले अखिल छैटौँका इकाई सभापति उमेश कणेललाई पनि नियन्त्रणमा लिएको बताएका छन् यस्तै कञ्चनपुरमा सोबियु चुनाव नहुने संकेत देखिएको छ सोबियु चुनावको पूर्व सन्ध्यामा विभिन्न माग राख्दै तीन क्याम्पसमा गरिएको तालाबन्दी खोल्ने विषयमा विद्यार्थी सङ्गठनका नेताहरूबीच सहमति हुन नसकेपछि फागुन अठार गतेका लागि तय भएको सोबियु चुनाव नहुने सम्भावना बढेको हो नाविसंघ र अनिरा सोबिउले महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस जनज्योति बहुमुखी क्याम्पस र कञ्चन विद्या मन्दिर सामुदायिक कलेजमा गरेको तालाबन्दी खुलाउने विषयमा छलफल गर्न हिजो बसेको विद्यार्थी नेताहरूको बैठक निष्कर्षविहीन टुङ्गिएको छ यसैबीच यसै फागुन अठार गते हुने सोभियु निर्वाचनका लागि डडेलधुरा बहुमुखी क्याम्पस डडेलधुराका विद्यार्थी नेताहरू प्रचार प्रसार गर्ने थालेका छन् विभिन्न पर्चा पम्प्लेट बनाएर उम्मेद्वारहरू विद्यार्थीका घर घर कोठा कोठा र छात्रावास धाउन थालेका छन् भने सामाजिक सञ्जालमा पनि प्रचार प्रसार गरिरहेका छन् तीन विद्यार्थी संगठनहरू अनिरा सोभियु अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियन संयुक्त रूपमा प्रचार प्रसारमा छन् भने नेविसङ्घ एक्लै प्रचारमा लागेको छ डडेलधुरा बहुमुखी क्याम्पसमा सभापतिका लागि दुईजनाले उम्मेदवारी दिएका छन् तीन विद्यार्थी संगठनको तर्फबाट अनि राजोभयोगी प्रिया कुमारी मल्लले उम्मेदवारी दिएकी छिन् भने नेपाल विद्यार्थी संगठनबाट जगत अहिरले उम्मेदवारी दिएका छन् यसैबीच उता कैलाली बहुमुखी क्याम्पसबाट प्रहरले विप्लव माओवादी निकटका अखिल क्रान्तिकारीका केही कार्यकर्तालाई पक्राउ गरेको छ तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्ज र इन्टरनेटमा युनिटी डट कम डट एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ छाउपडी गोठमुक्त घोषणा भइसकेको अछामको गाजरा गाविसमा अहिले पनि पचास प्रतिशत महिला छाउपडी गोठमा बसिरहेको खुलेको छ महिला तथा बालबालिका सेवा केन्द्र जिल्ला कार्यकारिणी सञ्जालले गाजरामा एक कार्यक्रमको आयोजना गरी छहत्तरजना महिलालाई सोद्धा महिनावारीका बेला उनाचालिसजना छाउपडी गोठमा र बाँकी सैतिसजना मात्रै घरमा बस्ने गरेको तथ्याङ्क निकालिएको हो महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनीकरण सम्बन्धी अन्तर्क्रियामा उक्त कुरा खुलेको हो गाँजरा साथकी पन्ध्र वर्षीय रोशनी तिरुवाको गत पुष दुई गते राति छाउगोठमा ज्यान गएको थियो सिङ्गो गाविसमा रोशनी सुतेको गोठ बाहेक अन्य गोठ हटाइएका छैनन् दुई हजार बहत्तर असोज नौ गते गाजरा गोठमुक्त भएको हो सुरक्षित रूपमा गोठमा बस्ने भनिएका महिला प्राय शौचालय माथि तला थपेर निर्माण गरिएको गोठ कोठामा सुत्ने गरेको पाइएको छ सुरक्षित भनिएका त्यस्ता गोठ पनि अधिकांशमा हावा छिर्न नसक्ने गरी निर्माण गरिएका छन् महिनाबारे उमेर समूहका महिलाहरूले दे देवी देवताको डर घरका बुढापाकाको भनाई साँगुरो घर जस्ता कारणले चाहेर पनि घरमा बस्न नसकिएको गुनासो सुनाएका छन् सुदूरपश्चिमको विकट मध्येको एक दार्चुलाको पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ दार्चुला पर्यटन महोत्सव आउँदो चैत पाँच गतेदेखि बाह्र गतेसम्म सदरमुकाम खलङ्गामा आयोजना हुने भएको छ दार्चुलामा रहेको धार्मिक पर्यटकी र सांस्कृतिक सम्पदाको प्रचार प्रसार गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका अल्लोको कोट पाइन्ट उनको कोट मकलर मोजा टोपी राडी र स्थानीय गलैचा मुख्य आकर्षण रहने काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ मौसममा आउने देशी तथा विदेशी पाहुनालाई होटलमा दस प्रतिशत छुट सहुलियत समेत दिने दार्चुला उद्योग वाणिज्य संघका अध्यक्ष सुरेश सिंह थापाले घोषणा गरेका छन् कार्यक्रममा नेपाली कंग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु नेकपा एमालेका निवर्तमान केन्द्रीय अनुशासन समितिका सदस्य एवं समाज कल्याण परिषदका कोषाध्यक्ष वीरबहादुर ठगुन्ना नेकपा माओवादी केन्द्र दार्चुलाका सदस्य मन्जु बम र नेकपा संयुक्तका निवर्तमान अध्यक्ष एवं पूर्व मन्त्री चन्द्रदेव जोशीको पनि उपस्थिति रहेको थियो यी सबै नेताहरूले चीन र भारतको नाका जोडिने दार्चुलामा पहिलोपटक वृहत पर्यटन महोत्सव हुन लागेकोमा खुशी व्यक्त गरेका छन् साथै उनीहरूले दार्चुलाको प्रचार प्रसारमा यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् दार्चुलालाई कैलाश मानसरोवरको ढोका पनि